बर्सातमा उनी रुच्दा झरी बन्नु लाग्यो बर्सातमा उनी रुच्दा झरी बन्नु लाग्यो केसबाट तप्प चुइने पानी बन्नु लाग्यो मलाई पानी बन्नु लाग्यो केसबाट तप्प चुइने पानी बन्नु लाग्यो मलाई पानी बन्नु लाग्यो जस्तो शरीर उनको सबैतिर रुझ्यो नौनी जस्तो शरीर उनको सबैतिर रुझ्यो कलकलाउँदो भैस रुझ्दा काउकुती नै चल्यो रुझे ती कोमल अङ्ग हेरिरहनु लाग्यो रुझेका ती कोमल अङ्ग हेरिरहनु लाग्यो केसबाट तप चुइने पानी बन्नु लाग्यो मलाई पानी बन्नु लाग्यो केसबाट तप चुइने पानी बन्नु लाग्यो मलाई पानी बन्नु लाग्यो कति धेरै भाग्यमानी त्यो वर्षिने पानी कति धेरै भाग्यमानी त्यो वर्षिने पानी छिल्लिएर जाउँदै गर्छ मनोमानी बर्सातको चाला देख्दा लौन डाहा लाग्यो बर्सातको चाला देख्दा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 पानी बनु लाग्यो किसबाट तप्प चुइने पानी बनु लाग्यो मलाई पानी बनु लाग्यो किसबाट तप्प चुइने पानी बनु लाग्यो मलाई पानी बनु लाग्यो